जाडो महिनाले धेरैजसो मानिसमा एक प्रकारको त्रास उत्पन्न गराउँदछ यो खाँदा चिसो लाग्छ त्यो खाँदा ज्वरो आउँछ ओढ्ने लगाउने कपडा जस्ता कुराले पनि कतिपयलाई त्रसित बनाइरहेको अवस्थामा भने सिरक डस्ना बनाएर बिक्री वितरण गर्ने व्यापारीहरू कहिले जाडो मौसम आउँछ र सिरक डस्ना बनाएर बेचबिखन गरी मनगी आमदानी गर्ने सपना चकनाचुर भएको छ बढ्दो सहरीकरण र बजारका कारणले अन्य क्षेत्र लगायत बजारमा पनि प्रतिस्पर्धा देखिन्छ प्रतिस्पर्धा एउटा यस्तो चिज हो जसले गर्दा धेरै कुरामा ठाउँमा ध्यान दिनुपर्ने हुन्छ चाहे पढाइमा होस् चाहे फेसनमा होस् हरेकको आ आफ्नै किसिमको प्रतिस्पर्धासँग सामना गर्नुपर्ने अवस्था हुन्छ यस्तै प्रकारको प्रतिस्पर्धा पनि विशेष गरेर जाडो महिनामा बिक्री हुने सिरक डस्नाको बजारमा पनि आफ्नै किसिमको प्रतिस्पर्धा रहेको पाइन्छ जाडो महिना पर्खेर बसेका कतिपय सिरक डस्ना व्यापारीहरू जाडो महिना लाग्दा पनि भने जस्तो व्यापार नहुँदा चिन्तित भएका छन् एउटै सामानको धेरै पसल तथा धेरै बजार भएमा प्रतिस्पर्धा भइ नै हाल्छ टाढी बजारमा अहिले सिरक डस्नाको पसल धेरै भएकोले प्रतिस्पर्धा पनि बढेको देखिन्छ यही प्रतिस्पर्धाले जाडो महिनामा सबैभन्दा धेरै चाहिने सिरक डस्नाको व्यापार भने सोचेको जस्तो नभएको रत्नगर दुई टाढीका सिरक डस्ना व्यापारी यासी अजिम खानले बताउनु भयो पहिला जस्तो जाडो छैन अहिले अहिले ठिक ठिकै जाडो भयो ठिक ठिकै व्यापार भए पहिला जस्तो व्यापार छैन एउटा सिरकको पिसको हिसाबले हो सिरक चाहिँ साढे तिन सय रुपियाँ डस्नाको ज्याला चाहिँ किलोको हिसाबले हो बिस रुपियाँ पच्चिस रुपियाँ हेरी हेरी नयाँ पुरानोको हुन्छ पोहोरको तुलनामा त फिफ्टी पर्सेन्ट घटिसक्यो अहिले यो बिक्री नहुनुको कारण अहिले पहिलादेखि पहिला जस्तो जाडो पनि छैन पहिलाभन्दा बढी दोकानहरू पनि भइसक्यो बजार प्रतिस्पर्धाका साथै बढ्दो सहरीकरण तथा फेसनले गर्दा पनि आजभोलि सिरकको विकल्पमा ब्ल्याङ्केट तथा अन्य ओढ्ने ओछ्याउने भएकोले सिरकको प्रयोग कम हुनाले सिरक डस्नाको व्यापारमा कमी आएको हो अर्कोतिर रोजगारीका सिलसिलामा विदेश गएकाहरू स्वदेश फर्किने समयमा ब्ल्याङ्केट ल्याउने भएकोले पनि सिरकको माग कम भएको हो तथा भन्दा हल्लुङ्गो र न्यानो भएकोले पनि सिरकको साटो ब्ल्याङ्केट अधिकांश व्यक्तिको रोजाइमा पर्ने भएकोले पनि सिरकको व्यापार खस्केको हो यसरी सिरकको विकल्पमा अन्य ओढ्ने र ओछ्याउने प्रयोग गर्न थालेपछि सिरक डस्नाको व्यापार खस्केको सिरक डस्ना व्यापारीहरूको गुनासो छ अर्कोतिर सिरक बिक्री हुने महिना भए पनि भने जस्तो बिक्री वितरण नहुँदा जीविकोपार्जन गर्न समेत गाह्रो भएको सिरक डस्ना व्यापारीहरूले बताएका छन् एउटा सिरकको तीन सय पचास रुपियाँसम्म बिक्री वितरण हुँदै आए आएकोमा अहिले तिन सय पचास रुपियाँ पनि महँगो भएको ग्राहकहरू गुनासो गर्दा झन तनाव हुने व्यापारीहरूले बताएका छन् त्यसैले पोहोर सालको तुलनामा यसपालि सिरकको व्यापार खासै नभएको अर्का सिरक डस्ना व्यापारी मोहम्मद अकबरले बताउनु भयो इन्डियाबाट मतिहारी सिरकहरू बनाउने सिरक डस्ना तिन सय आउँछ अलिअलि ए दुई तिन घोडा त्यति छैन आधी जाडो कम भएर जाडो महिना बढेसँगै सिरकको व्यापारमा पनि वृद्धि हुने व्यापारीहरूको आस्थालाई बजारको प्रतिस्पर्धाले निराशामा बदलेको छ एउटै किसिमको तथा एउटै वस्तुको धेरै बजार भयो भने एक अर्कामा प्रतिस्पर्धा त हुन्छ नै बिक्री वितरण तथा व्यापार पनि सोचेको जस्तो नहुने स्वाभाविक हो त्यसैले बजारको माग अनुसार एकै ठाउँमा एउटै वस्तुको धेरै बजार राख्नुभन्दा छुट्टा छुट्टै वस्तुको व्यापार गर्नु नै मुनाफाको लागि उचित उपाय हो हो भन्ने व्यापारीहरूले बुझ्न जरुरी छ